Centre of the pop right now control रुमबाट टेक्निकल्ली एसिस्ट गरिराख्नु भएको छ टेन्सन पार्टनर विष्णु श्रेष्ठ म छु तपाईँको दिलको साथी Rajan Dil Gurung with top of the pop सदाको आइतबार चाहिँ आज पनि तिन बजेको नेपालवाडी समाचार सुनिसक्नु भएको छ अबको पालो हो प्रोग्राम टप अफ दि पपको टप अफ दि पपलाई तपाईँ यति बेला रेडियो अर्पण एक सय सात हुलो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट एकैसाथ सुनिराख्नु भएको छ साताभरि उत्कृष्ट रहेका नेपाली पप सङ्घहरूलाई ऱ्याङ्किङ गर्ने गर्दछ प्रोग्राम टप अफ द पपले आज पनि मार्केटमा भर्खर मात्र आएका टप टेन नेपाली पप सङ्घ तपाईँको लागि प्लेआउट गर्छु कुन सङ्घ आउट भएको छ अनि कुन सङ्घले कुन पोजिसन लिएको छ सोको जानकारी लिनको लागि तपाईँ मसँग कार्यक्रम अवधिभर सुनेर साथ दिनुपर्ने हुन्छ वेल यति बेला भने नम्बर टेनमा रहेको प्ले आउट गर्ने बेला भइसकेको छ आज नम्बर टेनमा रहेको छ नभनेको बेस vocal music lyrics by Rajesh Rai it's a new entry song well friend हबको क्रममा पपको न्युन्ट्री पार नम्बर टेनमा रहेको सङ्घ नभनेको बेस अबको क्रममा नभनेकै बेसु हुन्थ्यो मनको कुराहरू ओके नभनेको बेस्ट by Rajesh Rai top of the पपको नम्बर टेनमा निम्टी पाएको सङ्ग तपाईँको लागि प्लेआउट गरिसकेको छु भने आज एउटा सङ्ग आउट भएको छ मिलन अमातेको भोकलमा रहेको सङ्ग आवाज त्यो आउट भएको छ अब भने नम्बर नाइन तपाईँ पनि लाग्नुपर्ने हुन्छ नम्बर नाइनमा रहेको छ आज लोकेश गुरुङको भोकल अनि म्युजिकमा रहेको सङ्ग पूर्णिमाको चन्द्रमालाई टु लिरिक्स दीपक दशनामीको रहेको छ भन्ने कमल राईको एरेन्ज रहेको यो सङ लास्ट विक पनि नम्बर नाइनमै थियो आज पनि नम्बर नाइनमै रहेको छ अबको क्रममा टप अफ दि पपको नम्बर नाइनमा रहेको सङ पूर्णिमाको चन्द्रमालाई टु छैन छैन प्रकाश गुरुङको भोकल म्युजिकमा रहेको सङ्घ पूर्णिमाको चन्द्रमालाई छु नम्बर नाइनमा हौ नम्बर एटको कुरा गरौँ हाल चाहिँ नम्बर एटमा रहेको छ सर्जा सरिता प्रजापति अनि ऱ्यापर राजीव सिंहको भोकलमा रहेको सङ्घ हेर्दा हेर्दै अर्जुन तिवारीको लिरिक्स हेर्दा हेर्दा एल्बमबाट लिएको यो सङ्घमा किरण तुलाधरले एरेन्ज गर्नुभएको छ भने विक्रम थापाको म्युजिक रहेको यो सङ्घ लास्ट विक नम्बर सेभेन पोजिसनमा थियो आज वान स्टेप डाउन हुँदै नम्बर एटमा आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर एटमा रहेको सङ्घ हेर्दा हेर्दै लाग्दो तिम्रो जवानी Sarita Prajapati and Rajiv रा सिंहको भोकल रहेको सङ्घ हेर्दा हेर्दै तपाईँको माझमा प्ले आउट गरिसके नम्बर एटमा रहेको थियो अब नम्बर सेभेनतर्फ लागौँ आज नम्बर सेभेनमा रहेको छ भोकल म्युजिक लिरिक्स कमल मान सिंहको डाँडा छु सूर्य हेमाल मोहित मुनालले एरेन्ज गर्नुभएको यो song last week number six पोजिसनमा थियो आज वान स्टेप डाउन हुँदै नम्बर सेभेनमा आएको छ अबको क्रममा टप अफ नम्बर सेभेनमा रहेको सङ्घ पारी छु सूर्य हेमाल टुटुरे हिमाल लिइदेऊ नुकुछु मेरो माल आकाशमा चिल त्यो मन कता डुल्यो हे माया मन हो यो दुःख छ लाख माया लाछैन नाफाना हे माया हो मन हो यो दुःख छ लाख माया लाछैन नाफाना गडबरी टुटुरे हिमाल लिइदेऊ नुकुछु मेरो माल आकाशमा चिल उड्यो मन कता डुल्यो हे माया मन हो यो दुःख छ लाखु माया ला छैन नाम हे माया मन हो यो दुःख छ लाख टप अफ द नम्बर सेभेनमा रहेको गाडा भारी छुछुरे हिमाल बाई कमल मान सिंह वेल अब भने नम्बर सिक्सको सङ्ग सुनाउँछु आज नम्बर सिक्समा रहेको छ कृष्ण विश्वकर्माको झम्के पुली राज पौडेलको म्युजिक सहदेव अर्यालको लिरिक्स र गोपाल रसाइलीले एरेन्ज गर्नुभएको झुम्के फुलीलाई सूत्र साउन्ड प्राइभेट लिमिटेडले मार्केटमा ल्याएको छ लास्ट विक नम्बर एट पोजिसनमा थियो आज टु स्टेप अप हुँदै नम्बर सिक्समा आएको छ अबको क्रममा कृष्ण विश्वकर्माको झम्के फुली यस सर्ट कमर्सियल ब्रेक तर्फ पनि लाग्छ रेडियो सँगै रहन ए झम्के फुली झम्के फुली, फुली, झम्के फुली कतिले नाकै ढाक सिर फुलले सिर बुढाकीले नाकै ढाक सिर फुलले सिर बुढाकीले नाकै ढाक सिर फुलले सिर यार दिन झुमरी अक्सर कानमा दिन मेरा आकाशको जुन तारा धरतीका सबै सारा मान्छे बाजा साथै यो रेडियो नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन श्रेष्ठ <laughs> वेल अब मसँग पाँचवटा सङ्घ बाँकी छन् टप अफ दि पपमा नम्बर फाइभको सङ्ग प्ले आउट गर्छु नम्बर फाइभमा रहेको छ भोकल म्युजिक अनि लेडिज कर्मा लामाको song Muskan last week number two पोजिसनमा थियो आज थ्री स्टेप डाउन हुँदै नम्बर फाइभसम्म आएको छ अबको क्रममा टप अफ दि पपको नम्बर फाइभमा रहेको सङ्घ मुस्कान कर्म लामाको मुस्कान नम्बर फाइभमा रहेको थियो भने अब नम्बर फोरतर्फ लाग्छु आज नम्बर फोरमा विनय केटुको भोकल अनि म्युजिक र एरेन्जमा रहेको सङ्ग मायामा घात रहेको छ जसमा लिरिक्स रहेको छ कौशिला अधिकारीको एल्बम आरोही म्युजिक अन्डर टूबाट लिएको यो song last week number one पोजिसनमा थियो आज थ्री स्टेप डाउन हुँदै नम्बर फोरमा आएको छ अबको क्रममा टप अफ द पपको नम्बर फोरमा रहेको सङ्ग मायामा घात ah, तिम्रा बाछाको कसम अनि सम्झनामा आउँदिनमा मायामा घात गर्यो फेरि माया म झुटा तिम्रा बाछाको कसम अनि सम्झनामा आउँदिन मुटु दिन सक्छु बरु माया दिन सक्दिन म तिमीले मेरो भने पनि तिम्रो हुन सक्दिन म फोरमा रहेको सङ्ग मायामा घात तपाईँको लागि प्ले आउट गरिसके भने अब नम्बर थ्री पनि प्ले आउट गर्छु आज नम्बर थ्रीमा रहेको छ जुना पर्साई अनि नरहरी प्रेमीको भोकलमा रहेको सङ्ग कति राम्री जसमा लिरिक्स रहेको छ बबिन बियोगीको म्युजिक नरहरी प्रेमीकै रहेको छ भने एल्बम भुतुकैबाट लिएको यो song last week number five पोजिसनमा थियो आज टु स्टेप अप हुँदै नम्बर थ्रीमा आएको छ अबको क्रममा टप अफ नम्बर थ्रीमा रहेको सङ्ग कति राम्री ओके सबै भुतुकै कति राम्रे जुना फर्सा नरहरी प्रेमीको भोकलमा रहेको यो नम्बर थ्रीको सङ्ग तपाईँको लागि प्लेआउट गरिसक्यो भने अब नम्बर टूतर्फ पनि लाग्छु आज नम्बर टूमा रहेको छ राज तमाङ अनि मनिषा पोखरेलको भोकलमा रहेको सङ्ग झ्याप रोकिए जसमा म्युजिक लिरिक्स रहेको छ राज तमाङको सञ्जय हमालले एरेन्ज गर्नुभएको यो सङ्ग एल्बम बेस्ट अफ राजबाट लिएको हो भने लास्ट विक नम्बर फोर पोजिसनमा थियो आज टु स्टेप अप हुँदै नम्बर टूमा आएको छ अबको क्रममा टप अफ द नम्बर टूमा रहेको सङ्ग झ्याप रोकिए भोलि पनि यही भेटौँ आजलाई भन्दा के हो न पनि यही भेटु आजलाई भन्द के भन्दा सङ अनि मनिषा पोखरेलको भोकलमा रहेको सङ्ग स्याफर ब्युटिफुल डान्सिङ नम्बर तपाईँको लागि नम्बर टूमा प्ले आउट गरिसक्यो भने अब हामी प्रोग्राम टपक दि पपको लास्ट लास्टमा आइसकेका छौँ तपाईँले वेट गरेर बस्नु भएको नम्बर वानमा रहेको सङ्ग पनि प्ले आउट गर्ने बेला भइसकेको छ भने यतिखेर भने तपाईँको लागि टपअप दिपलाई एकपटक रिक्याप गर्छु आज एउटा सङ्ग आउट भएको छ मिलन भोकल भोकलमा रहेको सङ्घ आवाज देव आउट भएको छ भने एउटा सङ्घले न्यु इन्ट्री पाएको छ नम्बर टेनमा नभनेको बेस भोकल म्युजिक लिरिक्स राजेश राईको सङ्घले न्यु इन्ट्री पाएको छ भने पूर्णिमाको चन्द्रमालाई टु भोकल म्युजिक लोकेश गुरुङको नम्बर नाइनमा रहेको थियो नम्बर एटमा सरिता प्रजापति ऱ्यापर राजीव सिंहको सङ्ग हेर्दा हेर्दै रहेको थियो भने नम्बर सेभेनमा कमल मान सिंहको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्ग डाँडापारी चुचुरे हिमाल रहेको थियो नम्बर सिक्समा छङ्के फुले कृष्ण विश्वकर्माको रहेको थियो भने नम्बर फाइभमा कर्मा लामाको भोकल म्युजिक अनि लिरिक्समा रहेको सङ्ग मुस्कान रहेको थियो त्यस्तै गरी नम्बर फोरमा विनायक केटुको भोकल म्युजिक अनि एरेन्जमा रहेको सङ्ग मायामा घात रहेको थियो त्यस्तै गरी नम्बर थ्रीमा जुना पर्सा अनि नरहरी प्रेमीको भोकलमा रहेको छ कति राम्रो रहेको छ भने नम्बर टूमा ब्याकग्राउन्डमा पनि प्ले भइराखेको छ मनिषा तमाङ अनि राज मनिषा पोखेल अनि राज तमाङको भोकलमा रहेको छ झ्यापो रोके नम्बर टूमा रहेको थियो वेल फ्रेन्ड अब भने नम्बर वानको सङ्ग प्ले आउट गर्नुपर्ने बेला भइसकेको छ आज नम्बर वानमा रहेको छ महसुस गर बाई फराज अर्पण एन्ड इन्दिरा जोशी जसमा म्युजिक लिरिक्स रहेको छ फराज अर्पणको लास्ट विक नम्बर थ्री पोजिसनमा थियो आज टु स्टेप अप हुँदै नम्बर वानमा आएको छ अबको क्रममा यो सङ्ग राख्छु राख्दा राख्दै तपाईँ माझबाट टाटा बाइब गर्ने बेला पनि भइसकेको छ यतिन्जेलसम्म radio Arpan one four point five megahertz सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई थ्याङ्क यू भेरी मच मेरो आवाजलाई तपाईँ समक्ष पुऱ्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर विष्णु श्रेष्ठलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्दै radio Arpan